छजना दसबाट आठजना र एघारबाट बाह्रजना गरी एक सय सातजना कृषकहरू छनौटमा परेको गलकुत नगरपालिका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो नगरपालिकाले ब्याज अनुदान कार्यक्रमको लागि कृषकको प्रस्ताव र अनुगमनको आधारमा कृषितर्फ पचपन्न जना र पशुपन्छीतर्फ जना छनौटमा परेको र उन्नाइसजना कृषक वैकल्पिकमा परेको सुवेदीले बताउनुभयो नगरपालिकामा कृषि कृषि तथा पशुपन्छी फर्म स्थापना गर्नको लागि छनौटमा परेका कृषकहरूको लागि गलकुत नगरपालिकाको समन्वयमा सयपत्री बहुद्देश्य सहकारी संस्थाले प्रति कृषक रु दुई लाखदेखि चार लाखसम्म ऋण स्वीकृति गर्ने भएको हो कृषि तथा पशुपन्छी फार्म स्थापना गर्नको लागि सयपत्री बहुद्देश्य सहकारी संस्था लिमिटेडले तिन करोड लगानी गरेको छ भने सहकारीले कृषकका लागि दस दशमलव आठ प्रतिशत ब्याज दरमा लगानी गर्ने र त्यसमध्ये सात दशमलव आठ प्रतिशत नगरपालिकाले भुक्तानी गर्ने र तीन प्रतिशत कृषकले ब्याज भुक्तानी गर्ने नगरपालिकाले जनाएको छ छनौटमा पर्ने कृषकहरूको लागि आगामी पुस दस गते अभिमुखीकरण गरिने समेत जनाएको छ नेपाल नेत्रज्योति सङ्घ बागलुङको आयोजनामा गलकुटमा आँखा उपचार केन्द्र सञ्चालन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएको छ गलकुट नगरपालिका वार्ड नम्बर पाँच हरिचरमा रहेको सेटेलाइट क्लिनिकलाई स्तरोन्नति गरी आँखा उपचार केन्द्र सञ्चालन गर्नको लागि अन्तर्क्रिया गरिएको नेपाल ज्योति सङ्घ बागलुङले जनाएको छ अन्तर्क्रियामा बोल्दै गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले गलकुटमा आँखा उपचार केन्द्र सञ्चालन गर्नको लागि आफू निर्वाचित भएपछि नै छलफल गरिएको दिएको बताउनुभयो उहाँले नगर क्षेत्रका जनताको स्वास्थ्यको लागि नगरपालिका सदैव संवेदनशील बनेको भन्दै गलकोटमा आँखा उपचार केन्द्र सञ्चालन गर्नको लागि कुनै पनि समस्या भएमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो गैरीले नेपाल नेत्र ज्योति सङ्घले गलकुटमा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 लागि प्रहरीले हुलिया सहितको तस्बिर माथतका इकाइमा पठाएको छ कहीँ कटेबाट हराएको वा खबर नआएकोले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब परीक्षक रेग्मीले बताउनुभयो झुटो विवरण पेश गरेर नागरिकता बनाएको मुद्दामा पक्राउ परेका तीनजनालाई जिल्ला अदालतले धरोटीमा रिहा गरेको छ शुक्रबार भएको थुन्चेकको बहसपछि जिल्ला अदालतको आदेशमा उनीहरू धरोटीमा छुटेका हुन् बाग्लु नगरपालिका वार्ड नम्बर छका पङ्कज सापकोटाले वार्ड नम्बर चारको झुटो विवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो सापकोटाले ईश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले सापकोटा सहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो उक्त मुद्दामा वार्ड नम्बर चारका वडा अध्यक्ष ध्रुवबहादुर केसीसहित वार्ड नम्बर वडा सचिव प्रेमबहादुर खड्का नागरिकता बनाउने सापकोटा उनका काका नाता लगाएर शनाखत गरेका सन्तोष आचार्य प्रमाणपत्र दिने शिक्षक लगायतलाई अदालतले तीन साता अघि पक्राउको आदेश दिएको थियो तर प्रहरीले सहित पङ्कज सहित सन्तोष आचार्य र वडा सचिव खड्कालाई मात्र पक्राउ गरेको थियो वडा अध्यक्ष केसी सहितका अन्य व्यक्ति भने पक्राउ अन्य व्यक्ति भने फरार रहेका छन् जिल्ला न्यायाधीश वासुदेव नेउपानेको इजलासले शुक्रबार उनीहरूलाई धरोटीमा रिहाई गरेको हो झुटो विवरण पेश गरेर नागरिकता लिने पङ्कज सापकोटा नागरिकतामा नागरिकता लिएकोमा पचास हजार र राहदानी लिएकोमा साठी हजार गरी एक लाख दस हजार धरोटीमा छुटेका छन् त्यस्तै नाता बनाएर शनाखत गर्ने सन्तोष आचार्यलाई तिस हजार रुपियाँ धरोटीमा छुट्टे छुटाउने आदेश दिएको हो वडा सचिव प्रेमबहादुर खड्कालाई भने शुद्ध तारिखमा छुट्याइएको हो अभिभावक फेरेर दोहोरो नागरिकता लिएपछि सापकोटाले राजधानी समेत बनाएर विदेश जाने योजना बनाएका थिए उक्त योजनाबारे अदालतमा उनले बयान समेत दिएका थिए वैदेशिक रोजगारीको लागि लागि उनले उक्त नागरिकता बनाएको भन्ने बेहोराको बयानसहित माफी समेत मागेको एक कानुन व्यवसायीले बताउनुभयो अर्को आदेश नआएसम्मका लागि धरोटीमा छुटेकोले मुद्दाको फैसला बन्ने हुन बाँकी छ यसैबीच उक्त मुद्दामै नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवगिरी प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्मा विरुद्ध पनि मुद्दा परेको छ उक्त मुद्दामा उनीहरूको पनि संलग्नता भएको आरोप लगाइएको छ झुटा विवरण पेश गरेको कागजातलाई राम्रोसँग अध्ययन नगरेको उनीहरूलाई आरोप लागेको छ अदालतले उनीहरूलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ मुद्दा परिसकेपछि सबैले प्रक्रियामा आएर बयान दिनैपर्छ अधिवक्ता राजु गौतमले भन्नुभयो यो जटिल प्रकारको मुद्दा नभई देशमा रोजगारी नपाएर वैदेशिक रोजगारी समयमा जान खोज्ने युवाले गरेको कमजोरीले निम्तिको घटना हो बागलुङ जिल्लाभरि सबै खालका यातायातका सवारी साधन निर्वाध रूपमा सञ्चालन भइरहेको बेला बागलुङ नगरपालिकाले विद्यालय खुले पनि विद्यालय बस सञ्चालनमा रोक लगाउँदा विद्यार्थी मर्कामा परेका छन् विद्यालय सञ्चालन गर्न दिने तर तर विद्यालय बस सञ्चालन गर्न रोक लगाउँदा प्र विद्यार्थी कोरोनाको जोखिम मोलेर या सार्वजनिक यातायात चढ्न बाध्य भएका छन् कोरोना जोखिमलाई ध्यानमा राखी चैत दस गतिदेखि बन्द भएका शैक्षिक संघ संस्था खुलेर पढाइ सञ्चालन भए पनि भने बागलुङ नगरपालिका नगर शिक्षा समितिले बस सञ्चालनमा रोक लगाउँदा त्यसको प्रत्यक्ष मारमा परेको मारमा विद्यार्थी परेका हुन् सरकारले नौ महिनादेखि लगाउँदै आएको लकडाउन अन्त्य भएसँगै अनलाइन मार्फत कक्षा सञ्चालन गर्दै आएका विद्यालयले विद्यार्थीले विद्यालयमा सबै पठन पाठन सुरुवात गरे पनि बागलुङ नगरपालिकाले भने विद्यालयका सहरी साधन चलाउन प्रतिबन्ध लगाउँदा गाउँ गाउँबाट आउने विद्यार्थी मर्कामा परेका हुन् बागलुङ नगरपालिका नगर शिक्षा कार्यालय अहिले कोरोनाको जोखिम कायमै रह भएको भनी अर्को सूचना जारी नभएसम्म विद्यालयका सवारी साधन नचलाउन निर्देशन दिएको कारण विद्यार्थी र अभिभावकलाई समस्या भएको प्रिसि प्रिसेस मन्टेश्वरीका सञ्चालक राजन पौडेलले बताउनुभयो यति बेला बागलुङका निजी तथा सामुदायिक विद्यालयले कोरोना जोखिमलाई ध्यानमा राखी दिनका दिनमा तीन सिफ्टमा सामाजिक दूरी कायम गर्दै कक्षा सञ्चालन गरिरहेको भए पनि सवारी साधन चलाउन नपाउँदा समस्या थपिएको आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भूपेन्द्र केसीले बताउनुभयो नगरपालिकाले विद्यालय सञ्चालन गर्न दिने तर विद्यालय बस सञ्चालन गर्न रोक लगाउँदा बिहान पाँच बजे आजदेखि गाउँबाट हिँडेर आउनुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् विद्यालय चढाउन विद्यालय चढाउन दिने र बस सञ्चालन गर्न नदिँदा आफूहरूले समय व्यवस्थापन गर्न समस्या भएको विद्यार्थीको गुनासो रहेको छ जिल्लाको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गा दोभानमा बर्खाका समयमा सवारी साधन ठप्प हुन्छन् तर अब भने दुई खोलामा मोटरेबल पुल निर्माण थालिएसँगै तमानखोलामा बाह्रै महिना सवारी चल्नेछन् बुर्तिबाङ तमानखोला सडकमा दुई मोटरेबल पुल धमाधम निर्माण भइरहेको छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले यस्तो रणनीति गरेको बुर्तिबाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुल एकैसाथ सम्पन्न गर्ने गरी धमाधम निर्माण गरिरहेको छ उक्त सडक पार्कको लुकुरवन खोलामा धमाधम पुल निर्माण भइरहेको छ भने भालुबाङ र भालुबाङ खोलामा हालै पुल निर्माण सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ अहिले बुर्तिबाङ तमान खोला सडक ग्राबेल गरेसँगै बुर्तिबाङबाट तमान खोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ बुर्तिबाङबाट तमान खोलासम्मको आठ नौ किलोमिटर सडक निर्माण गर्नको लागि दुई हजार पचहत्तर वैशाख दस गते कालिका प्यासिफिक जेबीसँग ठेक्का सम्झौता गरी एक सत्र करोड नौ लाखमा सडक निर्माण सम्पन्न गरी हस्तान्तरणको चरणमा रहेको रहेसँगै उक्त खण्डमा पक्की पुल निर्माणले गति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख रेणुका रेणुका कुमारी पाण्डेले जानकारी दिनुभयो भूकम्पले क्षति पुर्याएका भौतिक संरचनाको पुनर्निर्माण गर्ने आयोजनाले यो सडकसँगै पुल निर्माण निर्माण पनि गइरहेको आयोजनाका इन्जिनियर हरिशचन्द्र बुढाले बताउनुभयो सडक हस्तान्तरणको तयारीमा रहेका छ उक्त सडक निर्माण सम्पन्न भएसँगै त्यस क्षेत्रमा पर्ने दुई स्थानमा मोटरेबल पुल निर्माण थालिएको छ उहाँले भन्नुभयो लुकुरबनको मोटर मोटरबल पुल पचास प्रतिशत सकिएको छ त्यस्तै भालुबाङ खोलाको पुल निर्माण सुरु भएको छ इन्जिनियर बडुका अनुसार कोरोनाका कारण लुकुरबनको पुल निर्माणमा ढिलाइ भएको थियो अहिले दुवै पुल धमाधम निर्माण भइरहेका छन् तिन करोड छ्यासठी लाखको लागतमा निर्माण भइरहेको लुकुरबन खोला पुल दुई हजार अठहत्तर वैशाखमा सक्ने गरी काम भइरहेको छ मङ्सिर दुई हजार छ्यात्तरबाट सुरु भएको उक्त पुल पच्चिस मिटर लम्बाइ र आठ पाँच मिटर चौडाइको रहने पुल निर्माणको जिम्मा पाएको कर्ण कर्णर प्रहरी परमजुम्ली जेबीले जनाएको छ यस्तै नौ महिनामा सक्ने गरी दुई हजार सतहत्तर असोज बाह्र गते निर्माण सुरु भएको भालुबाङ खोला मोटरेबल पुल निर्माणले तीव्रता पाएको छ चार करोड बयालिस लाखमा नयाँ बटोर सूर्योदय एरबी एक जेबीले निर्माणको जिम्मा पाएको उक्त पुल चालिस मिटर लम्बाइ र आठ पाँच मिटर चौडाइको रहेको छ बागुङ जिल्ला सदरमुकाम पछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान छेड भरमै पुग्न थालेपछि स्थानीयवासीलाई आवजावतमा सहज भएको मात्रै छैन अब बर्खामा समेत यातायातका साधन सञ्चालनमा आउने भएको तमान खोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो जिल्ला सदरमुकामबाट बयानब्बे किलोमिटर मध्य पहाडी पुष्पलाल लोकमार्ग र त्यसपछि दस किलोमिटर तमान खोला गाउँपालिकाको केन्द्रसम्म पुग्न सकिन्छ पुल नहुँदा बर्खा यहाँको तीन महिना यातायातका साधन ठप्प हुँदै आएका छन् ट्र्याक निर्माण पश्चात बुर्तिबाङदेखि तमानखोलासम्म निकै शास्तिपूर्ण करिब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माणसँगै पच्चिस मिनटमै सर र तमानखोलाको केन्द्र पुग्न सकिनेछ विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका अन्तमा सो अन्तमा सर्स खबर पुनः एकपटक गलकुटमा ब्याज अनुदान कार्यक्रम अन्तर्गत निर्देशन समितिको बैठक सम्पन्न गलकुटमा आँखा उपचार केन्द्र सञ्चालनबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न कालीगण्डकी किनारमा व्यवहारिस अवस्थामा महिलाको सफेला बागलुङका नागरिकता मुद्दाका अभियुक्त ढडौटीमा रिहा र बागलुङमा स्कुल खुले पनि स्कुल बस नचल्दा विद्यार्थी मर्कामा तमानखोला गाउँपालिकामा अब बाह्रै महिना यातायात चल्ने एनबिबी खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सेएनको साझा खबर आठ बजे नेपाल दर्पण र पाउने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सुन्न सक्नुहुनेछ हामी पनि स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार